विक्रेताहरूको प्रस्तोक्ति विभिन्न एघार विद्यार्थी संगठनद्वारा सोभियो निर्वाचन गराउन आन्दोलनको कार्यक्रम घोषणा पहिरोमा पुरेर बैतडीको देउलेकमा दुईजनाको मृत्यु तीनजना घाइते करेन्ट लागेर सुनसरीमा एक महिलाको ज्यान गयो सिरियालाई कुनै पनि हतियार उपलब्ध नगराउन रसियासँग अमेरिका र जर्मनीको आग्रह अमेरिकी ड्रोन हमलाको पाकिस्तानद्वारा विरोध र गोर्खा कप फुटबलमा बोयज युनियनद्वारा जावला खेल पराजित फिफामा पहिलोपटक कार्यकारिणी समितिमा महिला सदस्य निर्वाचित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट कुनै पनि हालतमा राजीनामा नदिने बताउनु भएको छ उहाँले बादाडक फुकामा प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने उल्लेख नभएकाले रेग्मीको राजीनामा माग्नुको कुनै अर्थ नभएको बताउनुभयो पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा आज नियमित पत्रकार भेटघाटमा प्रवक्ता सापकोटाले संविधान संशोधन गर्नतर्फ लागि निर्वाचन नहुने भएकाले पुरानै निर्वाचन कानुनअनुसार निर्वाचन निर्वाचनमा जानुपर्ने बताउनुभयो सापकोटाले सरकारले आगामी मङ्सिर पाँचभित्रै चुनाव सक्ने गरी केही दिनभित्रै मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो आगामी जेठ बिस गते बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठकले दलहरूबीच रहेका विवादित सबै विषयमा सहमति जुटाउने सापकोटाको भनाइ थियो सापकोटाले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल थालेको पनि जानकारी दिनुभयो नेकपा एमालेका अध्यक्ष झरनाथ खनालले मुलुकको हितका लागि अब चुनावमा जानुको विकल्प नभएको बताउनु भएको छ एमाले इलामको जिल्ला परिषद बैठकमा बोल्दै उहाँले अहिले मुलुक संकटको घडीमा आइपुगेकाले विद्यमान राजनैतिक अस्थिरतालाई गतिशील बनाउन चुनाव अत्यावश्यक भएको बताउनुभयो इतिहासको आवश्यकतालाई गम्भीर भएर बुझ्न पनि अध्यक्ष खनालले आन्दोलन र दलहरूलाई आग्रह गर्नुभयो विगतको भन्दा अब हुने संविधानसभा चुनाव निष्पक्ष हुने संकेतहरू मिलेको भन्दै खनालले अबको निर्वाचनमा डर र धम्की जस्ता क्रियाकलाप असफल पार्ने चेतावनी दिनुभयो जनताको लागि राजनीति गर्छु भने दलहरूले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र चुनावका लागि दल दर्ता गराउनु पर्ने भन्दै खनालले निर्वाचन आयोगले तोकेको समय सीमाभित्र दल दर्ता गराउनेहरूलाई राजनैतिक सुविधाहरू पनि दिन सकिने बताउनुभयो नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीको विभाजन भ्रम मात्र हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ नेपाली कङ्ग्रेसको लमजोङ काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा पौडेलले एकीकृत माओवादी र नेकपा माओवादीको पछिल्लो गतिविधि फुटको नाममा जनता झुकाउने खेल भएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो संविधानसभा चुनावका लागि भूमिका खेल्ने वैद्य नेतृत्वको नेकपा माओवादीले निर्वाचनका लागि दल दर्ता नगराएर जनतामा भ्रम सिर्जना गरेको पौडेलको भनाइ छ उपसभापति पौडेलले विभिन्न वाहनामा माओवादीले लोकतन्त्रलाई खण्डित र कमजोर पार्ने षड्यन्त्र गरिरहेको समेत दावी गर्नुभयो फरक प्रसङ्गमा उपसभापति पौडेलले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिन नपर्ने बताउनु भएको छ दलहरूबीच भएको सहमतिका आधारमा नै प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाइएको भन्दै रेग्मीले मन्त्री परिषद अध्यक्षबाट राजीनामा दिन नपर्ने पौडेलको भनाइ छ बीचको विवाद समाधानका लागि उच्च स्तरीय राजनैतिक समितिले गठन गरेको कार्यदललाई प्रभावकारी बनाउने विषयमा नेपाली कंग्रेसका शीर्ष तीन नेताहरूले छलफल गरेका छन् सभापति सुशील कोइराला निवास महाराजगंजमा भएको छलफलमा कोइराला वरिष्ठ नेता शेरबहादुर देवा उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरू सहभागी थिए भेटमा सहमतिका लागि कार्यदलमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल भएको नेता मेनेन्द्र रिजालले जानकारी दिनुभयो यस्तै पछिल्लो राजनैतिक अवस्था र निर्वाचन अध्यादेशमा देखिएको दलहरूबीचको विवादका विषयमा पनि नेताहरूबीच छलफल भएको थियो अध्यादेशमा संविधानसभामा प्रतिनिधित्वको लागि ल्याउनुपर्ने न्यूनतम मतको सीमा र संविधानसभामा सिट संख्याका विषयमा दलहरूबीच विवाद छ नेकपा एमालेका नेता तथा पूर्व समावक सुभाष चन्द्र नेमङले निर्वाचनका विषयमा दलहरू विवादमा अल्झिरहेकाले मङ्सिरमा पनि चुनाव नहुने आशंका बढ्दै गएको बताउनु भएको छ सुनसरीको इटहरीमा संविधानसभा सूचना केन्द्रले गरेको नागरिक संवादमा निम्बाङले दलहरूको पछिल्लो गतिविधि निर्वाचन उन्मुख नभएको स्पष्ट पार्नुभयो निर्वाचनको विकल्प नभएको अवस्थामा पनि दलहरू अझै निर्वाचनका विषयमा अन्यलमा रहेको र केही दलहरू निर्वाचनकै विरोधमा रहेकाले चुनाव हुनेमा विश्वस्त हुन सकिने वातावरण नरहेको बताउनुभयो दलहरूको आफ्नै स्वार्थका कारणले विगतको संविधानसभा संविधान निर्माण नगरी अवसान भएको नेमवाङको टिप्पणी थियो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नै नेतृत्वमा छुट्टै मोर्चा बनाएर चुनाव लड्ने तयारीमा रहेको बताउनु भएको छ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा मधेसवादी दलहरूबीच मोर्चाबन्दीको प्रयास भरिएको बेलामा महतोले आफू भने मधेसी दलीय जनजाति र मुस्लिमसँग मोर्चा मोर्चाबन्दीको तयारी रहेको बताउनुभयो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अब औचित्य छैन त्यसलाई अक्सिजन दिएर राख्नु आवश्यक छैन मधेसी पत्रकार संघको दश बुधे ज्ञापन पत्र बुझ्दै महतोले भन्नुभयो हामी दलित जनजाति र मुस्लिमसँग मोर्चा बन्दी गरेर चुनाव लड्छौ उच्च स्तरीय राजनैतिक समितिमा विजय कुमार गक्षधारले नै मधेसी मोर्चाको प्रतिनिधित्व गरेको बारे सोधेको प्रश्नमा महतोले गक्षधार मोर्चाको सुघोषित नेता भएको बताउनुभयो महन्त र गक्षधारप्रति निकै आक्रमक रूपमा प्रस्तुत हुनुभएका सद्भावना अध्यक्ष महतोले हिजो कंग्रेस र एमाले र राप्रपामा रहेका मधेस विरूद्ध षड्यन्त्र गर्नेहरू अहिले मधेस राजनीतिमा आएर देश षड्यन्त्र गर्न लागि परेको आरोप लगाउनुभयो महतोले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने माग एघार बुधे सहमति विपरीत र गलत भएको बताउनुभयो हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले आजदेखि हस्ताक्षर अभियान सुरु गरेको छ राजधानीको नयाँ बानेश्वरमा हस्ताक्षर अभियान सुरु गर्दै राप्रपा नेपालले हिन्दू राष्ट्र कायम गर्नुपर्ने र राष्ट्रिय अस्तित्व जोगाउन भन्दै अभियानको शुभारम्भ गरेको जनाएको छ सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम नगरी सम मुलुकमा स्थायित्व नहुने भन्दै अभियानलाई देशभर विस्तार गर्ने समेत राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ठूला विद्यार्थी संगठनले सोभि निर्वाचन हुन नदिएको दावी गर्दै विभिन्न एघार विद्यार्थी संगठनले आन्दोलन र भन्दाफोरको कार्यक्रम घोषणा गरेका छन् नेपाल विद्यार्थी क्रान्तिकारी संघ अनि राष्ट्रव्यू छैटौं अनि राष्ट्रव्यू पाँचौं क्रान्तिकारी विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन अनि राष्ट्रव्यू एकीकृत राप्रविश नेपाल विद्यार्थी परिवार विद्यार्थी मञ्च मधेसी विद्यार्थी फोरम नेपाल र मविफेने लोकतान्त्रिकले रिपोर्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका हुन् उनीहरूले पूर्व घोषित मितिमै या जेठ मसान्तभित्र सोभियो निर्वाचन गर्न दबाव दिने उद्देश्यले आगामी सोमबार त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने बताएका छन् विद्यार्थी संगठनहरूले चार ठूला विद्यार्थी संगठनको कारण सोभियो निर्वाचन स्थगित भएको भए पनि उनीहरूले त्रिवीलाई दोषी दिएर उम्किन खोजेकाले त्यसको कडा प्रतिवाद गर्ने बताएका हुन् ग्यास विक्रेताहरूले एलपी ग्यास उद्योग सङ्घले गरेका मागमा पूर्ण सहमति जनाउन नसक्ने स्पष्ट पारेका छन् उनीहरूले कतिपय माग जायज भए पनि कतिपय माग र आन्दोलनका कार्यक्रम जनता र विक्रेतालाई असर पर्ने खालका भएकाले सहमति जनाउन नसकिने बताएका हुन् ग्यास विक्रेता महासङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले एक चरणमा छलफल भएको र केही विषयमा सहमति भए पनि उनीहरूको आन्दोलन जनपक्ष नभएकाले आफूहरूले सहमति जनाउन नसकेको बताउनुभयो आज चितवनमा नेपाल ग्यास विक्रेता सङ्घ चितवनको पहिलो साधारण सभामा बोल्दै सहभागीहरूले ग्यास उद्योगीहरूको चरको आलोचना गरेका थिए अहिले नेपाल सरकारले ल्याउन लागेको दुई प्रकारको मूल्य आवश्यक नभएको उल्लेख गर्दै अध्यक्ष अर्यालले विक्रेताहरूले यसलाई अभियानको रूपमा लैजानु पर्नेमा जोड दिनुभयो सडक निर्माणका बेला पहिरोमा पुरेर बैतडीको देउलेकमा दुईजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन् आज दिउँसो साढे एघार बजीतिर खोस लेक सितड सडक बन्दै गरेको बेला देउलेक दुई भुइँकुडाका एकाउन्न वर्ष टिकाराम भोल र देउलेक एक छाने कटौजीका पैँतिस वर्ष धरे कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ खन्दै गरेको बेला माथिबाट ढुङ्गा खसेर दुवैजनाको मृत्यु भएको हो तीनजना भागेर जोगिएका हुन् घटनामा देउलेक एका भोजराज जोशी कटौज पानी एका परमल कार्की र गजबहादुर कार्की घाइते छन् घाइते मध्ये परमलोकको अवस्था गम्भीर छ अन्य दुईजनाको अवस्था सामान्य रहेको स्थानीय कालुसिंह कार्कीले बताउनुभयो घाइते उपचारको लागि जिल्ला अस्पताल लगिएको छ सुनसरीमा आज बिहान करेन्ट लागेर एक महिलाको ज्यान गएको छ हावाहुरीले चुडिएको तारबाट करेन्ट लाग्दा पञ्चकन्या दुईकी राधा घिम्रेको ज्यान गएको हो करेन्ट लागेर उहाँकी भतिजी राधिका घिम्रे गम्भीर घाइते हुनुभएको छ विद्युत प्राधिकरणमा तार चुडेको जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् घटनाको विरुद्धमा स्थानीयले नेपाल विद्युत प्राधिकरणको धरानमा रहेको कारले घेराउ गरेका छन् स्वच्छ दूध पिउँ स्वस्थ र समृद्ध जीवन जिउ भन्ने नाराको साथ आज नेपालमा पनि विश्व दुध दिवस मनाइँदैछ दिवसको अवसरमा दुधसित सरोकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् नेपालमा गाईपालक कृषकहरूको संख्या बढे पनि दूधको अभाव घट्न सकेको छैन पछिल्लो तथ्याङ्क अनुसार नेपालमा तीन लाख दूध हरेक दिन अभाव हुन्छ नेपालमा पशु निर्देशालयका अनुसार मुलुकमा दैनिक दस लाख लिटर दूधको माग छ उत्पादन भने वर्षायाममा शोभा आठ लाख र सुक्खायाममा सात लाख लिटर मात्रै हुँदै आएको छ नेपालमा अपुग दूधका लागि भारतमा भर पर्नुपर्ने अवस्था छ वर्षमा झण्डै सोह्र लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ दुध उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ पाँचवटै विकास क्षेत्रमा पशु स्रोत केन्द्र स्थापना गर्ने हरियो घाँस उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउने गाई भैँसी अनुसन्धान कार्यक्रमलाई व्यापकता दिने लगायतका अभियानमा जोड दिएको राष्ट्रिय दुग्ध दुग्ध विकास बोर्डले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ एकीकृत नेकपा माओवादीका कारण चुनावी वातावरण बन्न नसकेको भन्ने कङ्ग्रेस नेता शेरबहादुर देवाको आरोपप्रति तपाईँको विचार के छ ए व्यवहारले त्यस्तै देखाउँछ बी आरोपको लागि आरोप र सी चर्चा बटुल्ने मेसो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए व्यवहारले देखाउँछ भन्नेमा ए व्यवहारले त्यस्तै देखाउँछ भन्नेमा छत्तिस प्रतिशत बी आरोपका लागि आरोप भन्नेमा त्रिचालिस प्रतिशत र सेम चर्चा बटुल्ने मेसो भन्नेमा उनातिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ माओवादीको विभाजन भ्रम मात्र हुन सक्ने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको आशंकाप्रति तपाईँ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 मधेसी जनताको अपेक्षा पुर्याउन नसकेको बताउनुभयो नेकपा एमालेमा रहँदा बाह्रको क्षेत्र नम्बर चारबाट दुई पटक सांसदमा विजय भएका अनुसारी पूर्व राजा ज्ञानेन्द्र शाहको शाही शासनका बेला वन मन्त्री हुनुभएको थियो अब अन्तर्राष्ट्रिय समाचार अमेरिका र जर्मनीले सिरियालाई कुनै पनि हतियार उपलब्ध नगराउन रसिया समक्ष आग्रह गरेका छन् अमेरिकी विदेश मन्त्री जोन केरीले रसियाले सिरियालाई हतियार उपलब्ध गराए नकारात्मक असर पर्ने भन्दै त्यसो गरी इजरायलको सुरक्षामा समेत खतरा उत्पन्न हुने बताउनु भएको छ उता जर्मनी विदेश मन्त्री गुइडो बेस्तर बेलले हतियार उपलब्ध गराएर सिरियामा आउन सक्ने शान्तिलाई नबिथोल्न रसिया समक्ष आग्रह गर्नुभएको बीबीसीले जनाएको छ वेस्टर बेलले र अस्ट्रेलियाली राष्ट्रपति बेज एस तिन सय इयर मिसाइल सिरियामा भित्रने सहमति भएपछि जर्मनी र अमेरिकाले कडा रूपमा विरोध जनाएका थिए पाकिस्तानले अमेरिकी ड्रोन हमलाको विरोध गरेको छ पाकिस्तानका भावी प्रधानमन्त्री नवाज शरीफले संदिग्ध अमेरिकी ड्रोन हमलाको निन्दा गर्नुभएको छ अमेरिकी ड्रोन हमलामा परि तालिबानका एक वरिष्ठ नेताको ज्यान गएपछि शरीफले त्यसको निन्दा गर्नुभएको हो बुधबार उत्तरी बलुचिस्तानको कबाई इलाकामा रहेको एक भवनलाई निशाना बनाएर मिसाइल प्रहार गर्दा तालिबानी नेता बली उर रहमानको ज्यान गएको थियो अमेरिकी विदेश मन्त्री जोन केरीले भने ड्रोन हमलाको बचाउ गर्नुभएको छ उहाँले ड्रोन हमलालाई वैध बताउनु भएको छ उहाँले अमेरिका अलकायदा र तालिबानको विरुद्धमा युद्ध लडिरहेकाले बेला बेला हुने यस्ता हमलाहरूले झन् धेरै व्यक्तिको ज्यान बस्ने प्रतिक्रिया दिनुभएको छ तर आफ्नो पार्टी पी आइसिएमएलएनको तर्फबाट एक वक्तव्य जारी गर्दै शरीफले गम्भीर चिन्ता र गहिरो निशाना व्यक्त गर्नुभएको गहिरो निराशा व्यक्त गर्नुभएको छ उहाँले ड्रोन हमला पाकिस्तानको सम्प्रभुता र क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको बताउनु भएको छ हमलाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र चार्टरको पनि उल्लङ्घन भएको ठहर गरेको छ अब खेल समाचार गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल बोयज युनियन क्लब विजय भएको छ दस्तुत रङ्गशालामा बोयज युनियनले जाउला खेललाई तीन दुई गोल अन्तले पराजित गरेको हो चौरासी मिनटसम्म दुई दुई गोलको बराबरी भए पनि अन्तिम छ मिनट सम्हालिन नसक्दा जाउला खेल बोयज युनियनसँग पराजित हुन बाध्य भयो यो नतिजापछि दुवै टिमको समान दुई खेलबाट तीन अङ्क भएको छ र दुवै टिमको क्वार्टर फाइनलमा पुग्ने सम्भावना कायम छ बोयज युनियनलाई जिताउन असीम जन कार्कीले चौरासी मिनटमा निर्णायक गोल गरे यसअघि जावला खेलको उमेश थापाले अठार मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए त्यसको आठ मिनटपछि नै आशिक थापा मगरले बराबरी गोल फर्काए बराबरी गरेको दुई मिनटपछि नै बोयज युनियनका कमल श्रेष्ठले गोल गरेर र टिमलाई दुई एकको अग्रता दिलाएका थिए चौतिसौँ मिनटमा जावला खेलका प्रदीप महर्जनले गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुगेको थियो विश्व फुटबलको नियमकारी निकाय फिफाको एक सय नौ वर्ष इतिहासमा पहिलोपटक कार्यकारिणी समितिमा महिला सदस्य चुनिएका छन् बोरुन्डीको फुटबल सङ्घका अध्यक्ष समेत रहेकी चालिस वर्षीय लिडिया सेकेरा फिफा कार्यकारिणी समिति सदस्यमा चुनिएकी हुन् फिफा कङ्ग्रेसमा भएको मतदानमा उनले अस्ट्रेलियाका मोया र टर्कस एन्ड क्याकोस आइल्यान्डकी सोनिया बिनलाई पछि पारिन् दुई सय तिन भोटमा सेकेराले पन्चानब्बे मत पाएकी थिइन् उनी गत वर्ष कार्यकारी समितिको को अपडेट सदस्य बन्ने पहिलो महिला समेत हुन् उनी दुई हजार चारदेखि बुरुन्डीमा फुटबल सङ्घको प्रमुख छिन् दुई हजार आठ र बाह्रको ओलम्पिक फुटबल टुर्नामेन्टका लागि फिफाको आयोजक समितिका सदस्य रहेकी सेकेरा फिफाको आन्तरिक भ्रष्टाचार निवारणका लागि दुई हजार एघारमा बनेको स्वतन्त्र समितिमा समेत थिइन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मन्त्री परिषदका अध्यक्ष रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिन नपर्ने माओवादी प्रवक्ता सापकोटाको जिकिर मुलुकको हितका लागि अब चुनावमा जानुको विकल्प नभएको एमाले अध्यक्ष खनालको भनाई एलपी ग्यास उद्योग संघले गरेका मागमा पूर्ण सहमति जनाउन नसक्ने ग्यास विक्रेताहरूको प्रस्तुति विभिन्न एघार विद्यार्थी संगठनद्वारा सोभियो निर्वाचन गराउन आन्दोलनको कार्यक्रम घोषणा पहिरोमा पुरेर बैतडीको देउलेकमा दुईजनाको मृत्यु तीनजना घाइते करेन्ट लागेर सुनसरीमा एक महिलाको ज्यान गयो सिरियालाई कुनै पनि हतियार उपलब्ध नगराउन रसियासँग अमेरिका र जर्मनीको आग्रह अमेरिकी ड्रोन हमलाको पाकिस्तान पाकिस्तानद्वारा विरोध र गोर्खा कप फुटबलमा बोयज युनियनद्वारा जावला